मोटर चलाउँदै ड्राइभर माइल मोटर चलाउँदै हेर्न हेर कान्छा मैयाले कसलाई बोलाउँदै हेर्न हेर कान्छा मैयाले कसलाई बोलाउँदै तपाईँलाई हो कि गुरुजी मैयाले बोलाको एक हजुर पिरै हेरेर टोलाको चलाउँदै ड्राइभर म माइल मोटर चलाउँदै हेर न हेर कान्छा मैयाले कोलाई बोलाउँदै अरे हेर न हेर कान्छा मैयाले कोलाई बोलाउँदै तिनको रूप हेर्न कान्छ बाह्र मासे फुला हे तिनको रूप हेर्न कान्छ बाह्र मासे फुला हेन्डल समाउ गुरुजीले तिर्न भुला ल है हेन्डल समाउ गुरुजीले तिर्न भुला भर्खर भेट भएको छ नबिगार्न कुरो भर्खर भेट भएको छ जानी जानी धेरै छन् नि जिन्दगी अधुरो गुर्जी जिन्दगी अधुरो ड्राइभर माइलो मोटर चलाउँदै ड्राइभरमा माइलो मोटर चलाउँदै हेर्न हेर्कन्छ मैयाले कसलाई बोलाउँदै अरे हेर्न हेर्कन्छ मैयाले कसलाई बोलाउँदै भिरको बाटो हिँड्नु पर्छ सबको ज्यान बचाई ए भिरको बाटो हिँड्नु पर्छ सबको ज्यान बचाई कसले बुझला यो माइलाको मनभित्रको सोचाइ कसले बुझला यो माइलाको मनभित्रको सोचाइ त्यसै गाली ड्राइभरलाई गर्न चाहिँ हुन्न लाग्नु भएछ गुरुजीले माया जाल बुन्न गुरुजी माया जाल बुन्न ड्राइभर म माइल मोटर चलाउँदै ड्राइभर म माइल मोटर चलाउँदै हेर्न हेर कान्छा मैयाले कुलाई बोलाउँदै अरे हेर्न हेर कान्छा मैयाले कुलाई बोलाउँदै तपाईँलाई हो कि गुरुजी मैयाले बोल हजुरतिरै हेरेर टोलाको हेरेर टोलाको ड्राइभर माइल मोटर चलाउँदै ड्राइभर माइल मोटर चलाउँदै हेर न हेर कान्छा मैयाले कुलाई बोलाउँदै अरे हेर्न हेर कान्छा मैयाले कुलाई बोलाउँदै